कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली सुगम संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूमा मेरा प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज एक सय एकानब्बे अंक यो कार्यक्रम शुरू भएपछिको एक विशेष कार्यक्रम रहनेछ नेपाली गीत संगीत आकाशमा विशेष गरेर आधा भन्दा बढी गीतहरू माया पिरतीका छन् र आधा भन्दा बढी माया पिरतीका गीतमा तिनलाई गाली गरेर लेखिएको तिनलाई आरोप लगाएर लेखिएको तिमीले गर्दा मेरो जीवन बर्बाद भयो भनेको पुरूषले गाएका महिलालाई आक्षेप लगाइएका गीतहरू धेरै होला तर नेपाली संगीत आकाशमा महिला गीतकारको उपस्थिति न्यून बराबर नै छ पन्ध्र प्रतिशतको हारारीमा पनि गीतकारहरूको उपस्थिति छैन गीतकार मात्र यस्तो एउटा पदवी हो जसका लागि महिला र पुरूष भनेर छुट्याइएको छैन क्राइस्टाबद्ध उन्नाइस सय अठहत्तरमा क्यानाडामा भएको सम्मेलनमा श्रष्टाको लिंग हुँदैन भनेर आन्दोलन चलेपछि अभिनेत्रीलाई पनि अभिनेता भन्ने लेखिकालाई पनि लेखक भन्ने परम्परा शुरू भए यता वा त्योभन्दा पहिलेदेखि नै गीत लेख्नेलाई महिला होस् वा पुरूष गीतकार भन्ने परम्परा छ सौभाग्यले नेपाली संगीत आकाशमा पहिलो गीत गाउने वा पहिलो गीत रेकर्ड गर्ने गायिका मेलवादेवी मानन्दर पहिलो गीतकार नै थिइन् र त्यसभन्दा अगाडि पहिलो गीत गाउने सेतुराम श्रेष्ठका सबै गीतहरू पुरूष गीतकारले लेखेका थिए रेडियो नेपालमा नेपाल रेडियो नामबाट स्थापना हुँदा विराटनगरमा रेकर्ड हुँदा गीत गाउने पहिलो गायिका देवी अधिकारी थिइन् भने रानुदेवीका गीतहरू लेख्ने सबै गीतकारहरू पुरूष नै थिए तर रेडियो नेपालका पहिलो गीतकार शंकर लामिछाने पहिलो संगीतकार नातिकाजी र पहिलो गायक हरिप्रसाद रिमालको यात्रामा विशेष गरेर हरिप्रसाद रिमालका केही गीतमा कोरी देवीले पनि रचना गरेकी छिन् त्यसले गर्दा हाम्रो संगीत आकाशमा महिला गीतकारहरू शुरूआतदेखि नै भए पनि उपस्थिति न्यून रूपमा वा न्यूनाधिक रूपमा देखिने गरिन्छ कमोवेश रूपमा महिला गीतकारहरूले कम गीत लेख्नुका कारण भाव सम्प्रेषण वा विषयवस्तुको मात्र अभाव होइन गीत संगीत गर्ने माहौलमा सहभागिता नै कम भएर पनि हुन सक्छ तर पनि हाम्रा माझमा चर्चित उपन्यासकार पारिजातलाई पनि हामी आज गीतकारका रूपमा प्रस्तुत गर्दैछौ उनका केही गीतहरूको चर्चा गर्दै त्यसै गरिकन चर्चित अर्का गीतकार शगुन शाह छिन्नलता विभिन्न गीतकारको चर्चा हुने नै छ तर गीतकारका रूपमा यहाँ ट्वीटरमा हाम्रा मित्र लुसिफरले मेन्सन गर्नुभए अनुसार चाँदनी शाहको जतिको चर्चा कसैको छैन भनेर उहाँले भन्नुभएको छ चाँदनी शाहकै शब्द नातिकाजीको संगीत तारादेवीको स्वरबाट यो गीत चाँदनी शाह नेपाली संगीत आकाशमा सक्रिय रूपमा धेरै गीत लेख्ने गीतकारमा पर्दछन् उनका गीतहरू उर्दूमा पनि छवटा गीत गजलका रूपमा गजलका बादशाह मेदी हसनका आवाजमा रेकर्ड भएका छन् भने नारायण गोपालको स्वरमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा रेकर्ड भएको छ भने तारा थापाको स्वरमा अम्बर गुरूङको संगीतमा पनि मेरो मायाको संसार यति ठूलो कहाँ छ र बोलको गीत रेकर्ड भएको छ मेलवा मेलवादेवी मानन्दरदेखि लिएर पछिल्लो पुस्ताका सक्रिय गीतकारहरूसम्मको सूची हेर्दा नेपाली महिला गीतकारको संख्या कम छ तर आज हामीले चर्चा गर्ने गीतहरू महिला गीतकारका गीत भए पनि ती उत्कृष्ट र स्मरणीय मानिन्छन् आज हाम्रो फेसबुकमा अनन्त कटवाल चिरञ्जीवी नेपाल सुकु सुतिहार अमरदीप श्रेष्ठ सिलवाल सुशीला नेहा पौडेल दीपक कल्याण टीका छेत्री देवेन्द्र मानसिंह र दिनेश रावतले टिप्पणी गर्नुभएको छ भने ट्वीटरमा हामीलाई मनु आभास केदार शर्मा महेश पौड्याल रिमाल बसन्त नवराज पराजुली सरल महर्जन दुर्योधन राई र त्यसै गरी तम्मु गुरूङ लुसिफरले पनि मेन्सन गर्नुभएको छ विषयवस्तु वा प्रसंग आज गीतकारितामा महिलाको भूमिकाको कुरा आउने बित्तिकै केही उपन्यासकारहरू केही कविहरू जो साहित्यमा चर्चित छन् तिनले पनि गीत लेखेका छन् विशेष गरेर उपन्यासकार पद्मावती सिंह स्वयं गायिका पनि हुन् र उनले गीत पनि लेखेकी छन् तर गीतै मात्र विधा अपनाएर बसेका धेरै कम गीतकार मध्ये छिन्नलता चाँदनी शाह र सगुन शाहको नाम अघिल्लो दर्जामा आउँछ भने साहित्य लेखेर पनि गीतकारितामा लागेका श्रष्टामा पारिजात बाणीरा गिरी पद्मावती सिंह त्यसै गरिकन गीता त्रिपाठी जस्ता स्रष्टाहरूको नाम पनि आउँछ बानिरागिरी जीवन थायमरू एउटा एउटा जंगबहादुर जस्ता कविता कृतिका कारण चर्चित मानिन्छन् उनको उपन्यास कारागार निर्बन्ध र शब्दातीत सान्तनुका कारण उनलाई हामी उपन्यासकारका रूपमा पनि सदैव सम्मान गर्छौं बानीरागिरीलाई नेपाली साहित्यिक समुदायले एउटा अद्भुत पदवी दियो विश्व श्रेष्ठा विश्व नारी श्रेष्ठा यस्तै पदवी नामको र यसले उनी विवादमा पनि आइन् चर्चामा पनि आइन् तर बानिरा गिरीको मूल विषय रह्यो गोपाल प्रसाद रिमालको गद्य कवितामा उनको शोधका कारण उनी नेपालमा नेपाली साहित्यमा पीएचडी गर्ने पहिलो महिला पनि मानिन्छन् बानिरागिरीको शब्द समहरीको संगीतमा जनादन समर तारादेवीको युगल स्वर कविता तमा दिए है दिए है दिए है दिए है हजूर जान लाई कविता माँ है दिए है दिए है दिए है भाका हजूर थियो बालेर दिव्य चित्र जीवन जीवनभरि प्राण चढाउला मनको दियो बालेर दिव्य चित्र कोरुला जीवनभरि प्राण चढाउला ओ जीवनभरि प्राण चढाउला मरे पनी हजुर भित्र सधैँ भरि बाँचुला बाँचुला बाँचुला बाँचुला बोले हजुर जानलाई कवितामा दिए है दिए है दिए है दिए है नेपाली गद्य कवितामा गोपाल प्रसाद रिमालका कवितामाथि पीएचडी गरेर पहिलो डाक्टर हुने सौभाग्य पाएकी बाणीरा गिरी गीतकारका रूपमा यी गीतका कारण सदा सम्झनामा रहन्छन् बाणीरा गिरीकी समकालीन श्रष्टा उपन्यासकार पारिजात पनि गीतकारका रूपमा सम्झनाका पात्र हुन् भने आज हामी अन्य गीतकारका पनि चर्चा गरिनेछौं हाम्रो फेसबुकमा रश्मि अमात्य अनन्त कटवाल सुभाष ढुंगेल सुगम तमु जोगमेर माझी विशाल भण्डारी त्रिलोचन गंगा लुइटेल सुभाष केसी मुरारी सिगदेल शम्भु बमजन मदन तिमसिना मनिका मुना नकर्मी युवराज रेग्मी अमृत छेत्रीले पनि टिप्पणी गर्नुभएको छ भने अनन्त कटवाल लेख्नुहुन्छ आजको अजर अमर गीतहरूको एक सय एकानब्बे अंक विशेष श्रृंखलामा आदरणीय महिला गीतकारहरूप्रति समर्पित कार्यक्रममा महिला गीतकारको बारेमा यति धेरै जानकारी र सुन्ने मौका जुराइदिनु भएकोमा हजुरलाई मेरो सलाम आबुधाबीबाट अनन्त कटवाल त्यसै गरी चिरञ्जीवी नेपाल जो सिक्किम गान्तोकका हुनुहुन्छ हाल उहाँ बेंगलोरमा हुनुहुन्छ उहाँ एक सय एकानब्बे अङ्कको प्रतीक्षामा हुनुहुन्छ भने सुकु सुतिहारले पनि केही गीतहरू चयन गर्नुभएको छ मलेसियाबाट अमरदीप श्रेष्ठ लेख्नुहुन्छ फ्येक साउथ कोरियाबाट desperately waiting for the programme as women especially especially hats off to all those women lyricists who have contributed to Nepalese music industry यसै गरी सिलवाल सुशीला लेख्नुहुन्छ आज बेजोड प्रस्तुति हुन्छ जस्तो लाग्दैछ चाँदनी शाहको रचना र तारादेवीको स्वरको गीत जुन पहिलो बजेको थियो उहाँले चयन गर्नुभएको थियो दिनेश राउत देवेन्द्र मानसिंह नेहा पौडेल र दीपक कल्याणका टिप्पणीहरू जारी नै छन् टीका छेत्री लेख्नुहुन्छ सफल कार्यक्रम ग्रान्ड कार्यक्रमको लागि हार्दिक शुभकामना भनेर गीतकारिताको कुरा गर्ने बित्तिकै मिस हिनादेवी पञ्चबाला त्यसै गरी मिस खुजबुहरू पनि गायिकाका रूपमा चर्चित छिन् तर मिस हिनादेवी स्वयं पनि गीत लेख्ने र गाउने भएका कारण गीतकारका रूपमा उनको नाम पनि अग्रपंक्तिमै आउँछ Thank you. जाऊं मुरारी अरे कर रंगा अरे कंगा दीना लगे गाली कृष्णा बजाऊं मुरारी मिस हिरा देवी भन्दा धेरै अघि नेपाली गायनमा आएकी विशेष गरेर नब्बे सालको महाभूकम्पपछि आफ्ना भूकम्पका गीत र सवारी मेरो रेलैमा जस्ता गीतका कारण सर्वाधिक लोकप्रिय भएकी गायिका मेलवा देवी मानन्दर जो पूर्वी नेपालको रूम्जाटारमा लामिछाने गुरूङ परिवारमा उनको जन्म भयो भने उनको विवाह काठमाण्डु पुरानो छाउनीका भगत कृष्ण मानन्दरसँग सम्पन्न भयो भगत मानन्दरसँग वैवाहिक जीवन सम्पन्न भएपछि उनी पुरानो छाउनी अर्थात हालको विजेश्वरीमा बस्न थालेकी थिइन् तर दरबारको कोप भाजनका कारण उनले नेपाल छोडेर बाहिर जानु पर्यो र बाहिर गएपछि उनी विशेष गरेर भारतीय मूलमा सुमलन्दा देवी नामबाट लोकप्रिय भएर ठुमरेकी रानी पदवी पाएर लखनऊ कलकत्ता इन्दौरमा उनको गायन यात्रा शुरू भयो मेलवा देवी स्वयं गीत पनि लेख्ने संगीत पनि गर्ने र गाउने पनि हुनाले तिनै कलामा उनी पोख्त थिइन् गायिका गीतकार मेलवादेवी इमानन्द मिर मिर ज्यान जाओस् मान जाओस् आउन बसौं पियारी मिरमिरे झ्यालैमा यही नामबाट आउन बसौं पियारी मिरमिरे झ्यालै नामबाट झण्डै झण्डै तीसको दशकमा एउटा नेपाली चलचित्र बनिनै नै सकेको थियो तर पछि सेन्सरका कारणले त्यो नाम स्वीकृत नभएकोले त्यो चलचित्र बन्न सकेन अच्युत प्रसाद अधिकारी लेख्नुहुन्छ रात्रिकालीन अभिवादन साथै सबै महिला गीतकारहरूप्रति हार्दिक सम्मान भनेर लेख्नु भएको छ भने कथाकार एवं कवि अतृप्त पाण्डे लेख्नुहुन्छ रात्रिकालीन नमन छ मेरो आदि आकाशले अझ उजागर गरी गर्दै उहाँहरूको रचनावली सुनाइदिनु भएकोमा तपाईंलाई साधुवाद उत्सुक हुँदै गीत सुन्दैछु भनेर लेख्नु भएको छ भने काजी श्रेष्ठ लेख्नुहुन्छ कृष्ण बजाऊ मुरली यो गीत कति सालमा रेकर्ड भएको होला जानकारी पाउन पाए आभारी हुने थिए भनेर लेख्नु भएको छ आकृति प्रेमी सुदन लेख्नुहुन्छ हाम्रो ट्वीटरमा मेन्सन गर्नुहुन्छ सबै थकाईहरू मेटिन्छन् अजर अमर गीतहरू सुनेपछि निरू थापाका पनि यस्तै भावका पंक्ति छनृ त्यसै गरी मनु आवास लेख्नुहुन्छ खासमा नारी गीतकारहरू स्रष्टाहरूको वरिपरि केन्द्रित आजको कार्यक्रम संग्रहणीय हुनेछ यी र यस्ता मीठा गीत सबै पुराना मात्रै नयाँ गीत किन आउन सक्दैनन् काजी श्रेष्ठ लेख्नुहुन्छ भने लुसिफर लेख्नुहुन्छ महिला गीतकारहरूमा चाँदनी शाह बाहेक अरू गीतकारहरूको त्यति चर्चा हुने गरेको पाइँदैन सक्रिय गीतकारहरू नभएर हो नेपाली महिला गीतकारहरूमा चाँदनी शाह बाहेक अरू किन आउँदैनन् भन्ने उहाँको प्रश्न अत्यन्त रोचक र सान्दर्भिक पनि रहेको छ त्यसै गरी आजको कार्यक्रममा हामीले धेरैलाई जानकारी नभएको र धेरैले अहिलेसम्म थाहा नपाएको एउटा विषयलाई छोएका छौं ती हुन् नेपाली साहित्यमा पहिलो श्रष्टाका रूपमा महिला श्रष्टाका रूपमा मदन पुरस्कार पाउने उपन्यासकार पारिजातका बारेमा पारिजातले शिरिषको फूल देखि लिएर अनितो पहाड़सँगै र त्यसपछिका धेरै कृतिहरू लेख्दासम्म पनि गीतिकारितालाई छोडेकी थिइनन् जीवनमा उनको शिक्षण पेसासँग आबद्ध हुँदा ललितपुर नटोल पुल्चोक स्थित मदन स्मारक स्कूलमा अध्यापन गराउँदा उनले त्यहाँ हुँदा पहिलो पटक भजन लेखेकी थिइन् जसलाई त्यस स्कूलका संस्थापक सदस्यमध्ये एक भन्ने गर्छन् यो सरस्वती वन्दना हो उनले लेखेको सरस्वती वन्दनामा श्री पाण्डेले संगीत गरेकी थिइन् श्री पाण्डे प्रसिद्ध यथार्थवादी उपन्यासकार रुद्रराज पाण्डेकी छोरी हुन् र उनी प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारीकी पत्नी पनि हुन् जो अब हाम्रा माझ छैनन् श्री पाण्डेले पारिजातको त्यो पहिलो सरस्वती वन्दना संगीत गरेपछि पारिजातले त्यसपछि धेरै गीत लेखिन् त्यसमध्ये पछिल्लो समयमा तीसको दशकको अन्त्यतिर सुसन मास्केले पारिजातका धेरै गीतहरूलाई रेकर्ड गरेकी थिइन् त्यसमध्ये एउटा गीत यहाँ प्रस्तुत छ नेपाली गीति लेखनमा महिला गीतकारको सक्रियताको यो प्रसंगमा उपन्यासकार पारिजातको शब्दमा सुसन मास्केको स्वर सुसन मास्केलाई आजकल पनि हामीले सुन्न सक्छौ सुसन मास्केले आफ्नी छोरी आस्था मास्के तामाङसँग मिलेर बनेको छ पहराले यो छाती मेरो बोलको गीत गाएकी छिन् नेपाली संगीत आकाशमा सीमा गीती नाटक को पार्श्व गायनका कारण सर्वाधिक चर्चामा रहेकी सुसन मास्केको यो स्वर हामीले पारिजातको गीती एल्बमबाट लिएका हौं भने अब पारिजात जस्तै र पारिजातकै शैलीलाई पछ्याउँदै आएका नयाँ पुस्ताका गीतकारमा गीता त्रिपाठीको नाम पनि विशेष रूपमा आउँछ गीता त्रिपाठीले रालफाली संगीत आन्दोलनका एक प्रणेता मंजुलसँग मिलेर दुई हरफ ओठहरू नामक गीती संग्रह प्रकाशन गरेकी थिइन् भने आफ्नै रचनामा थुङ्गा बनफूलका गीती संग्रह पनि प्रकाशन गरेकी थिइन् गीता त्रिपाठीका गीत रचनामा विशेष गरेर जीवन सपना अतिरेक र त्यसै गरिकन मानवीय सम्बन्धका अभिव्यक्तिहरू पाइन्छन् तर उनका गीतहरू संगीत गर्ने संगीतकारहरूमा रत्नबहादुर विशेष गरेर निकट मानिन्छन् रत्नबहादुर जसले गणेश परिवारसँग मिलेर एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ गीत संगीत गरेका थिए भने पछिल्लो पुस्ताका संगीतकार डाक्टर किराँतले पनि गीता त्रिपाठीका गीतहरूलाई संगीत गरेका छन् यहाँ प्रस्तुत छ फत्यमान राज भण्डारीको स्वरमा गीतकारितामै सम्बद्ध रहेकी गीतकार गीता त्रिपाठीको शब्दको यो गीत सुनेको न हो विश्वास हुन्छ देखेपछि सुनेको त हो विश्वास हुन्छ देखेपछि कहाँ छ त्यसै भाग्यमान लेखेपछि कहाँ छ त्यसै भाग्यमान लेखेपछि सुनेको त हल्दैन आके पानी आकाशले धरतीलाई कहाँ छुन्छ ढाके पानी आकाशले धरतीलाई कहाँ छुन्छ बाँधे पानी फुल दुई किनार एक हुन्छ बाँधे पानी फुल दुई किनार एक हुन्छ भत्ती जाने पहिरो न जता बते के पछि कहाँ हुन्छ मिलन्ते सै भाग्यमान लेखेपछि कहाँ हुन्छ मिलन्ते सै भाग्यमान लेखेपछि सुनेको त हल्लै न हो सबै फूल फुल भरी फुले पानी हर्छ सबै फुल भरी असिनाले झरी जन्छ बसन्तामै चोट पारी असिनाले झरी जान्छ बसन्तामै चोट पारी उडी जाने रङ्ग न तुसारोले सेकेपछि युगान्तकारी गायक फतेमान राज भण्डारीको यो युगीन स्वर जीवनको अन्तिम कालसम्म पनि संगीत र गायनमा सक्रिय रूपमा आबद्ध फतेमान राज मात्र एक यस्ता हस्ती हुन् जसले साठी वर्षको उमेरपछि रंगमञ्च प्रस्तुति दिएर नेपाली संगीतलाई अझै उर्वरा बनाए फतेमान राजभण्डारीको स्वर गीतकार गीता त्रिपाठीको शब्दमा गीता त्रिपाठीका समकालीनहरू पनि धेरै गीतकारका रूपमा देखा परिरहेका छन् अझै पनि हामीले गीत संगीतका पक्षमा नयाँ पुस्ताबाट धेरै आश गर्न सक्छौ धना पौडेल हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ कहाँ हुन्छ मिलन त्यसै भाग्यमा नलेखेपछि मन पर्यो सुधा त्रिपाठीका शब्दहरू भनेर उहाँले लेख्नुभएको छ यो सुधा त्रिपाठी होइन गीता त्रिपाठीका शब्दहरू हुन् त्यसै गरी शोभा आचार्य लेख्नुहुन्छ सुनिरहँ सुनिरहँ जस्तो जुन सुने पनि उत्तिकै मिठो अजर अमर गीतहरू अशोक अर्याल लेख्नुहुन्छ आज रिट्वीट गरेर सुनिएका गीतहरूका बारेमा उहाँको आफ्नै टिप्पणीहरू छन् भने अर्जुन सापकोटा अबासा लेख्नुहुन्छ शारीरिक अस्वस्थताका बावजूद अजर अमर गीतहरू सुनिरहेको अवस्था हो विस्तराबाट र यस मेन्सनकै पंक्तिमा धना पौडेल लेख्नुहुन्छ पारिजातको यो दुर्लभ गीत सुन्ने मौका दिनुभएकोमा धन्यवाद प्रकाशजी भनेर लेख्नु भएको छ दीप गुरूङ मेन्सन गर्नुहुन्छ आज टाढा छु कार्यक्रम सुन्न पाएको छैन दाईको प्रस्तुति शैली अत्यन्तै मनपर्छ अझ राम्रो गीतको जय होस् भनेर उहाँले कामना गर्नुभएको छ र हामीलाई फेसबुकमा पनि धेरै मित्रहरूले प्रतिक्रिया व्यक्त गर्नुभएको छ गीतकै प्रसंगमा अब महिला गीतकारहरूको कुरा गर्ने बित्तिकै केही नामहरू आउँछन् जस्तो छिन्नलता एक विशेष नाम हुन आउँछ छिन्नलता गीतकार मात्र नभइकन उनी गीती संगीत कोषका एक संरक्षक पनि थिए छिन्नलता अस्वस्थ हुँदा उनी नर्विक अस्पताल भर्ना भएकी थिइन् भने उनले जीवनको अन्तिम अवस्थामा आफूलाई उपचार गर्ने जना डाक्टरलाई बिरामीको पलङबाटै एउटा गीत लेखेर दिएका थिए र ती डाक्टरको क्लिनिकमा त्रिपुरेश्वरमा अझै पनि छिन्नलताको हस्ताक्षरमा लेखित त्यो गीत क्लिनिकको वार्डमा झुण्डाइएको छ एउटा चिकित्सकको कक्षामा गीतकारको त्यत्रो ठूलो सम्मान देखिन पाइन्छ र छिन्नलताका गीतका बारेमा धेरै समालोचकहरू त्यति लेख्न पहिला मन पराउँदैन थिए तर शंकर लामी छानेलले उनका गीतको पुस्तक अन्तर्वेदनाका बारेमा बिम्ब प्रतिविम्ब लेखेका पंक्तिहरू पढ्दा छिन्नलता दुई हजार दस साल अघिदेखि नै एक सक्रिय गीतकार र त्यति बेलै उनको गीतको एउटा अपार स्पर्श पाइएको थियो कोइली देवीले गाएको सम्झिरहन्छु निस्दिन केवल हजुरलाई जस्ता गीतदेखि लिएर अन्य धेरै गायकहरू शिव शंकर नातिकाजी तारादेवीले पनि उनका गीतहरू गाएका छन् तर एउटा संयोग र रमाइलो कुरा आज सन्दीपजी र मैले यो चयन गरेको एउटा विषय रोचक छ आज हामीले महिला गीतकारका मात्र गीत खोजेका थियौं र संयोगले यहाँ एउटा यस्तो गीत फेला पर्यो छिन्नलताको रचना महिला गीतकार छिन्नलताको संगीत महिला संगीतकार शान्ति ठटालको स्वर तीस दशकपछि जाजोलले मान भएर उदाएकी गायिका लोचन भट्टराई लता गीतकारका रूपमा सदा स्मरणीय नाम हुन् उनका धेरै गीतहरू धेरै पुस्ताका कलाकारले गाएका छन् पछिल्लो पुस्ताकी गायिका लोचन भट्टराईको स्वर र शान्ति ठटालको संगीतमा यो गीत प्रस्तुत गर्यौं हामीले राजेश्वर उदय लेख्नुहुन्छ आजको श्रृंखला बडो रमाइलो छ धेरैले वास्ता नगरीको नारी रचयिताबारे रमाइलो प्रसंग सुन्नेछौ आज त्यसबाहेक राजेश्वर उदयजी लेख्नुहुन्छ एक सय नब्बे श्रृंखला बहुतै उत्कृष्ट कार्यक्रम रह्यो प्रत्यक्ष सुन्न सकिन डाउनलोड गरी दोहोऱ्याएर धेरै पटक सुने त्यसै गरी अतित्य पाण्डे लेख्नुहुन्छ वाह धेरै वर्षपछि सुसन मास्केको स्वरमा पारिजातको गीत सुन्न पाइयो गीत सुन्दै गर्दा दिदी पारिजातको त्यो तेजस्वी अनुहारलाई सम्झन पुगे पारिजातले पनि गीतकारको रूपमा सम्झेर गीत सुनाइ पारिजातलाई पनि गीतकारको रूपमा सम्झेर गीत सुनाइदिनुभयो धन्यवाद त्यसप्रति फेरि शालिन नमन भनेर उहाँ लेख्नुहुन्छ त्यसै गरी सुदीप श्रेष्ठ चिरञ्जीवी नेपाल देवेन्द्र मानसिंह नेहा पौडेल दीपक कल्याण सुकु सुतिहार सुदीप शिवाकोटी टीका छेत्री पनि टिप्पणी गर्नुहुन्छ हाम्रो फेसबुकमा र ट्विटरमा मेन्सन गर्नुभएको छ आशिष पौडेलले तिमीले सोध्यौ सन्चै छ भनी म सन्चो भइहाले बिरामीको यो बिछौनाबाट उठेर गइहाले यो गीतको स्रष्टा को हुन् भनेर उहाँले सोध्नु भएको छ यसका स्रष्टा डाक्टर राममान त्रिषित हुनुहुन्छ आशिष पौडेलजी यहाँको जानकारीको लागि मनुआवासका यी सुन्दर पंक्तिहरू छन् वास्तवमा नारीहरू स्रष्टाहरू हृदयका मात्र होइनन् शब्दमा पनि ज्यादा कोमल हुने रहेछन् सायद कहाँ हुन्छ मिलन अत्यन्त सुमधुर गीतका बारे उहाँले टिप्पणी गर्नुभएको छ गीतकारका रूपमा चर्चा नहुने र गीत बजे पनि नाम संचारमा कम आउने अर्का गीतकार हुन् सगुन शाह सगुन शाह चर्चित रेडियो उद्घोषक एवं गीतकार बोगे प्रसाद शाहकी पत्नी पनि हुन् बोगे प्रसाद शाह रेडियो नेपालको स्थापना कालका शुरूआतका उद्घोषकहरू शेखर मानन्दर तुलसीनाथ ढुङ्गेलका समकालीन हुन् भने बोगे प्रसाद शाह एउटै गीतका कारण पनि सर्वाधिक चर्चित भए विदा हुने भइगयो बेला फेरि भेट होला कि नहोला यस गीतका कारण भोगे प्रसाद शाह चिनिन्छन् भने बोगी प्रसाद शाह नै रेडियो नेपालका निर्देशक भएका बेला चाँदनी शाहका गीत सेन्सरका निम्ति दरबारबाट रेडियो नेपाल आएका थिए र त्यस गीतमा उपमहानिर्देशक राममणि रिसालले सेन्सर गरेका थिए यो सन्दर्भ जोड्दै गर्दा आज भोग्य शाहकी पत्नी सगुन शाहका गीत पनि आइपुगेको छ द्वारिकालाल जोशीको संगीत सगुन शाहको शब्दमा गाएका मीरा राणाको स्वर गीतकार सगुन शाह बाहेक चलचित्रमा गीत लेख्ने चर्चित गीतकारका रूपमा कुसुम कुमारी सिंह अर्थात संगीतकार रंजित गजमेरकी पत्नीको पनि नाम आउँछ भने रेडियो नेपालकै गीतकार प्रतीक्षाको चर्चा आउँछ भने मीरा राणाले पनि केही गीत रचना गरेकी छिन् त्यसबाहेक अहिले महिला गीतकारका रूपमा धेरै पछि आएका गीतकारहरू सुशीला प्रतिमा अनेक नामहरू छन् यस विषयमा अर्को श्रृंखला अवश्य पनि हामी राख्ने नै छौं आजको यो कार्यक्रमबाट सम्पूर्ण महिला गीतकारहरूलाई हार्दिक सलाम टक्र्याउँदै प्राविधिक मित्र सन्दीप सुन्दास र यो प्रसिद्ध प्रकाश सामीलाई विदा दिनुहोस् भोलि पुनः सवा नौ बजे भेट्ने छौं कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज